Sandali punta. Huwag मिलन भएकाहरूमा मात्र सुहाउँछ प्रेम दिवस मिलन भएकाहरूमा मात्र सुहाउँछ प्रेम दिवस तितो विगतसँग मलाई छुवाउँछ प्रेम दिवस मिलन भएकाहरूमा मात्र सुहाउँछ प्रेम दिवस तितो विगतसँग मलाई छुवाउँछ प्रेम दिवस हो उत्सव हो यो खुसी देला दुनियाँ माझमा हो उत्सव हो यो खुसी देला दुनियाँ माझमा तर मलाई अतीत सम्झाइ रुवाउँछ प्रेम दिवस तर मलाई अतीत सम्झाइ रुवाउँछ प्रेम दिवस तितो विगतसँग मलाई छुवाउँछ प्रेम दिवस बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाछु केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब पनि सक्दिनँ म मर्नलाई विष पिउन पनि सक्दिनँ म पिउन पनि सक्दिनँ म आँसु झर्छ आँखाबाट हुन्छ धरती बगौला झै मनभरिको पीडा जल्छन् मनभरिको पीडा जल्छन् जिउँदो शरीर जलाउनलाई जिउँदो शरीर जलाउनलाई बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सही भाषो केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब सँगै हाँसौँ भन्थ्यो चोखुन त गाँसौँ भन्थ्यो दुःख सुख जे भए नि सयौँ जुनी बाँचौँ भन्थ्यो सयौँ जुनी बाँचौँ भन्थ्यो तर जादो बाटोमा मलाई एक्लै छोडी गयो अजम्बरी हाम्रो नाता अजम्बरी हाम्रो नाता तिमी आफै तोडी गयो तिमी आफै तोडी गयो बिर्सु कसरी अब म भन मेरी प्रिय बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाछु केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा मोहराज शर्मा मुहको शब्द रमेश कडरियाको सङ्गीतमा नरेन्द्र प्यासीको सुमधुर स्वरमा गुन्जिरहेको यसै साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र रिजन अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज सुनिरहनु भएको छ अनि यो हो तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा साताको बिहिबार हामी आउने गर्दछौँ कार्यक्रम मुक्तक मधुरिमाको हरेक नवीनतम श्रृङ्खलाहरूको साथमा बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म तपाईँ हामी सँगै रहनको लागि उपस्थित हुने गर्दछौँ र यो बसाइमा तपाईँले नै माया गरेर पठाउनुभएका तपाईँका ती मुक्तकहरू सँगसँगै हामी जुट्ने गर्दछौँ हामी बस्ने गर्दछौँ कार्यक्रमको यो श्रृङ्खलालाई तपाईँ विश्वको जुन कुनै कुनामा रहेर पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ यस कार्यक्रमलाई डाउनलोड गरेर सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चका मित्रद्वय लक्ष्मण अनि रिजनलाई धन्यवाद दिन चाहन्छु त्यस्तै कार्यक्रम डाउनलोडमा सहयोग पुर्याउनुहुने आत्मीय मित्रहरू रामेछापका मित्र रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई र डुमरवाना बारा हाल युएमा रहनुहुने विकास न्युपाने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र मित्र कार्यक्रमका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा हामी तपाईँका मुक्तकहरूलाई लिएर आउने गर्दछौँ तिनै मुक्तकहरू वाचन गर्ने गर्दछौँ र आज अलिकति मुक्तकहरू प्रेम केन्द्रित पनि तपाईँले पठाउनु भएको छ त्यसो त प्रसङ्ग भोलिको प्रेम दिवसको हो प्रेम दिवस आइरहँदा एकाथरी वर्गको तर्क रहने गर्छ नेपाली चाडबाड नेपाली रीतिथिति भुल्ने युवाहरू यसरी विदेशी संस्कृतिमा रमाउनुहुन्न भन्नुहुन्छ एकाथरी वर्ग भने नेपाली युवाहरूमा भने यो निकै ठुलै चाडबाडको रूपमा भित्रिने गर्दछ झम्का साथ अगाडि बढेको छ भन्नुपर्छ र जताततै अहिले प्रेम दिवसका कुराहरू मात्र हामीले सुन्न पाइरहेका छौँ यसै कुरा पनि जुन मुक्तक मार्फत हामीलाई प्राप्त भएका छन् मुक् प्रेमका कुराहरू ती कुराहरू मैले कार्यक्रममा अगाडि बढाउँदै लानेछु ढिला नगरिकन तपाईँका मुक्तकलाई अगाडि बढाउँदैछु वाइबिजिएम कालागाउँ सल्यान हाल घोरही दाङबाट लेख्नुहुन्छ अभाव अनिकाल भोक देखेपछि अभाव अनिकाल भोक देखेपछि सहरतिरे लाग्यो सब थोक देखेपछि के हुन्थ्यो र मेरो झुपडीमा बाबै के हुन्थ्यो र मेरो झुपडीमा बाबै छोड्यो एउटा छुट्टै लोक देखेपछि छोड्यौ एउटा छुट्टै लोक देखेपछि सहरतिरै लाग्यो सब थोक देखेपछि अभाव अनिकाल भोक देखेपछि आफ्नो जिन्दगीको पीडा आफ्नो जिन्दगीको दुःख आफ्नो जिन्दगीको दर्द देखिसकेपछि सधैँभरि साथ दिन्छु भन्ने मायालु पर पर भएका कुराहरू यो मुक्तकले उठाइरहेको थियो धन्यवाद छ वाइबिजिएमलाई यो साथको लागि ढुङ्गाना मन्जुको मुक्त यति बेला सुटुक्क आयो अनि यो मुटु चोरेर लग्यौ सुटुक्क आयौ अनि यो मुटु चोरेर लग्यौ मेरो भागको खुसी पनि सबै तिमीले सोरेर लग्यौ कति समझदार रहेछौ त्यो पनि देख्दैछु म आज कति समझदार रहेछौ त्यो पनि देख्दैछु म आज हिजो दिएको नासोहरू आज मुटु फोरेर लग्यौ हिजो दिएको नासोहरू आज मुटु फोरेर लग्यौ सुटुक्क आयौ अनि यो मुटु चोरेर लग्यौ आफ्नो मनमा सुटुक्क आएर मन चोरेर लगिएका कुराहरू ढुङ्गाना मन्जुको यो मुक्तकमा हुँदै थियो धन्यवाद छ यो साथको लागि प्रकाश पौडेल जिज्ञासुको मुक्तक यति बेला अगाडि बढाउँदैछु आफ्नो होइन मैले उनको कथा लेख्छु आफ्नो होइन मैले उनको कथा लेख्छु थाहा छैन मलाई कुनको कथा लेख्छु सपनीमा देख्छु तर विपनीमा भेट्दिनँ सपनीमा देख्छु तर विपनीमा भेट्दिन देखेकै छैन मैले जुनको कथा लेख्छु देखेकै छैन मैले जुनको कथा लेख्छु थाहा छैन मलाई कुनको कथा लेख्छु आफ्नो होइन मैले कुनको कथा लेख्छु आफ्नो दिलमा भएका धेरै कुराहरू नलेखिकन अरू कसैको कथालाई उतार्ने भावहरू यस मुक्तकमा भइरहेको थियो धन्यवाद छ प्रकाश पौडेल जिज्ञासुलाई यो साथको लागि घायल दीपक कार्की बनकटवा नौ लालपुर बाँकी हाल अठमिल्दो सहर भारतबाट लेख्नुहुन्छ जन्जिर अनि सँगै मोड छ जन्जिर अनि सँगै मोड छ रथ जिन्दगी तोड फोड छ यात्रा गर्दै गर्दा जिन्दगीको यात्रा गर्दै गर्दा जिन्दगीको जानिएन हिसाब बिजोड छ जानिएन हिसाब बिजोड छ र त जिन्दगी तोड फोड छ जन्जिर अनि सँगै मोड छ जिन्दगी जन्जिरमा बाँधिएका भावहरू मुक्तकमा रहेको थियो र आफ्नो जिन्दगी तोडफोड भएका भावहरू धन्यवाद यो साथको लागि घायल दीपक कार्कीलाई विनोद अधिकारीको मुक्त यति बेला एउटै मुटु टुक्रा टुक्रा पारी बाटो मोडेउ र पो एउटै मुटु टुक्रा टुक्रा पारी बाटो मोडेउ र पो तिम्रो नै थिए कुनै पलमा साथ छोड्यौ र पो सुन्दर एउटा पिरतीको घर बसाउने रहर थियो सुन्दर एउटा पिरतीको घर बसाउने रहर थियो टुटाई ढुकढुकीलाई अन्तै पिरतीको महल जोड्यौ र पो टुटाई ढुकढुकीलाई अन्तै पिरतीको महल जोड्यौ र पो एउटै मुटु टुक्रा पारी बाटो मोड्यौ र पो सुन्दर पिरतीको घर बसाउने रहरहरू पलभरमै चकनाचुर पारी बाटो मोडेर कोही मान्छे आफ्नो जिन्दगीबाट गएका भावहरू थियो यो मुक्तकमा त्यसो त मित्र जो मान्छे जिन्दगीमा साथ दिन्छु भनेर लागि परेको थियो त्यही मान्छे तर्किसकेपछि त्यहाँ कहाँनिर पो सच्चा प्रेमको अवशेष बाँकी थियो र प्रेम जुन अजर छ अमर छ यो कहिल्यै पनि मर्दैन यदि सच्चा प्रेम छ भने र सच्चा प्रेम भएको मान्छे छोडेर पनि जाँदैन र सच्चा प्रेम नगर्नेहरूले छोडेर जाने हो र त्यो ढिलो थाहा हुने कुरो झन् चाँडै थाहा भयो छोडेर गयो राम्रै भयो बतासले उडाएर लग्यो कसिङ्गरलाई जुन कसिङ्गर आफैले बढार्नुपर्ने थियो यही सम्झेर चित्त बुझाउनु पर्ने हुन्छ धन्यवाद विनोद अधिकारीलाई यो साथको लागि मोहन बिहानी लेख्नुहुन्छ भक्तिपुर साथ सर्लाहीबाट स्वार्थी दुनियाँमा नटिक्ने भए स्वार्थी दुनियाँमा नटिक्ने भए कौडीको भाउमा नबिक्ने भए कसरी जान्नु मान्छेको मन कसरी जान्नु मान्छेको मन पढेर कलेजमा नसिक्ने भए पढेर कलेजमा नसिक्ने भए कौडीको भाउमा नबिक्ने भए स्वार्थी दुनियाँमा नटिक्ने भए दुनियाँ स्वार्थी भएको कारणले आफू त्यो दुनियाँमा नै टिक्न नसक्ने कुराहरू यो मुक्तकले उठाइरहेको थियो धन्यवाद छ मोहन बिहानीलाई भक्तिपुर साथ सर्लाहीदेखिको यो साथको लागि मुक्तक अगाडि बढाउँदैछु अनुधामी लेख्नुहुन्छ काठमाडौँ बानेश्वरबाट जिन्दगीको अनौठो खेल खेल्दैछु म जिन्दगीको अनौठो खेल खेल्दैछु म सुख दुःख जे जे आउँछ सब झेल्दैछु म पञ्चर भएको गाडा जस्तै भइसक्यो जीवन मेरो पञ्चर भएको गाडा जस्तै भइसक्यो जीवन मेरो सकी नसकी बल लगाई अघि ठेल्दैछु म सकी नसकी बल लगाई अघि ठेल्दैछु म सुख दुःख जे जे आउँछ सब झेल्दैछु म जिन्दगीको अनौठो खेल खेल्दैछु म पक्कै पनि जिन्दगी गुजार्दै जाँदाखेरि धेरै बाधा व्यवधान अप्ठ्यारा परिस्थितिहरूको सिर्जना हुन सक्छ त्यही अप्ठ्यारा परिस्थितिहरूको बिचमा पनि सकी नसकी अगाडि ठेल्दै जिन्दगीलाई अगाडि बढाउँदै लैजानु नै सच्चा जिन्दगीको परिभाषा हुन जान्छ धन्यवाद छ अनुधामीलाई यो साथको लागि मुक्ति चन्द्र लेख्नुहुन्छ भरतपुर दसबाट गुलाबको फुल चढाई प्रस्ताव राख्दैछु म गुलाबको फुल चढाई प्रस्ताव राख्दैछु म भगवान्सँग हाम्रो लागि खुसी माग्दैछु म सातै जुनी तिमीसँगै हाँस्ने चाह मेरो साथै जुनि तिमीसँगै हाँस्ने चाह मेरो यही चाह पुरा होस् भनी ईश्वर भाग्दैछु म यही चाह पुरा होस् भनी ईश्वर भाग्दैछु म भगवान्सँग हाम्रो लागि खुसी माग्दैछु म गुलाबको फुल चढाई प्रस्ताव राख्दैछु म माया गर्छु म तिमीलाई नै भन्नै सकिन कहिले तर आज तिमी सामु साँचो कुरा गर्नै पर्छ मैले चाहे तिमी स्वीकार या नकार चाहे ठान मेरो भुल प्रेम प्रस्ताव चढाएर गुलाबको फुल गुलाबको फुल गुलाबको फुल गुलाबको फुल गर्नु संसारमा यदि पाप हो भने लागोस् पाप मलाई बरु चोखो प्रेम लाग्छ भने माया गर्नु संसारमा यदि पाप हो भने लागोस् पाप मलाई बरु चोखो प्रेम लाग्छ भने तर माया गर्न पाम मायामै मर्न पाम गरेर यो मिठो भुल प्रेम प्रस्ताव राखे तिमलाई चढाएर गुलाबको फुल गुलाबको फुल गुलाबको फुल 死。 हजुर हुन्छौ भने बिन्ती मेरो तिमीसँग नरिसाई सुन्छौ भने तिमीलाई अब मेरी भन्न मन्जुर हुन्छौ भने बिन्ती मेरो तिमीसँग नरिसाई सुन्छौ भने माया गर्छु म तिमीलाई नै भन्नै सकिन कहिले तर आज तिमी सामु साँचो कुरा गर्नै पर्छ मैले चाहे तिमी स्वीकार या नकार चाहे ठान मेरो भुल प्रेम प्रस्ताव राखे तिमीलाई चढाएर यो गुलाबको फुल एउटा प्रश्न एल्बमबाट स्वरूप आचार्य र रजिना रिमालको स्वरमा गुन्जिरहेको यो सुमधुर साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र कार्यक्रम मुक्तक मधुरिमामा कार्यक्रम मुक्तक मधुरिमाको यो बसाई तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको यो ध्वनि तरङ्गमा सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा तपाईँ यो कार्यक्रम डाउनलोड गरेर पनि सुनिरहनु भएको छ मित्र ढिला नगरिकन तपाईँले नै पठाउनुभएका मुक्तकहरूलाई फेरि पनि म अगाडि बढाउन चाहन्छु जिएम दिपु देवेन्द्र लेख्नुहुन्छ खोलागाउँ पाँच सर्केना रुकुम हाल दिपायल डोटीबाट तिमीलाई छोड्नुभन्दा राम्रो उपाय भेटिन तिमीलाई छोड्नुभन्दा राम्रो उपाय भेटिन कारण दुःखमा पनि तिम्रो राय भेटिन तिम्रै बुबा वकिल तिम्रै हातमा कानुन तिम्रै बुबा ओकिल तिम्रै हातमा कानुन तर पनि मैले मायामा न्याय भेटिन तर पनि मैले मायामा न्याय भेटिन कारण दुःखमा पनि तिम्रो राय भेटिन तिमीलाई छुन्नुभन्दा राम्रो उपाय भेटिन पिरती अगाडि बढिरहँदाखेरि साथमा जिन्दगानी गुजार्दै जाँदाखेरि मायाको न्याय नपाएपछि पिरती त्याग्नुपर्ने बाध्यतालाई यो मुक्तकले उठाइरहेको थियो मित्र धन्यवाद जिएम दिपु देवेन्द्रलाई यो साथको लागि सुन्दर शेर्पाली बिन्दास लेख्नुहुन्छ प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे एक अर्काका प्रेम आदान प्रदान गर्ने दिन प्रेम एउटा यस्तो चिज हो जो भएर पनि सुख छैन नभएर पनि सुख छैन किनकि यसमा फाइदा अनि बेफाइदा दुवै छ यसो त प्रेम बिनाको जीवन सम्भव छैन तर पनि कतिपय युवा युवतीले प्रेमको गलत उपयोग गर्न पुग्छन् अनि त्यसले विकराल रूप लिनु पुग्छ अनि कति युवा युवतीहरू आत्महत्या समेत गर्न पुग्छन् तथा कतिको सम्बन्ध विच्छेद भएर अब कसैसँग माया नगास्ने कसम खाई सारा जीवन नै अन्धकारमा बिताइरहेका हुन्छन् साथीहरू म यही भन्न चाहन्छु कि प्रेम दिवस राम्रोसँग मनाउनुहोला एक अर्कामा प्रेम बाँड्नुहोला खुसी रहनुहोला कति तपाईँको प्रेम दिवस घातक नबनोस् यति भन्न चाहन्छु अन्तमा प्रेम दिवसको अवसरमा सम्पूर्ण चिर परिचित साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट लाख लाख शुभकामना धन्यवाद लेख्दै उहाँ आफ्नो मुक्तक यसरी अगाडि बढाउनुहुन्छ सबैको खुसी अनि हाँसो बनोस् प्रेम दिवस सबैको खुसी अनि हाँसो बनोस् प्रेम दिवस म पनि माया बाँड्छु भन्ने चासो बनोस् प्रेम दिवस कति उपहार दिनुहोला लिनु पनि होला कति उपहार दिनुहोला लिनु पनि होला टाढा हुँदा नि सम्झिराख्ने नासो बनोस् प्रेम दिवस टाढा हुँदा नि सम्झिराख्ने नासो बनोस् प्रेम दिवस सबैको खुसी अनि हाँसो बनोस् प्रेम दिवस प्रेम दिवसले सबैको मुहारमा खुसी ल्याओस् सबैको साथमा हाँसो मात्रै ल्याओस् यही कामना गर्दै हुनुहुन्थ्यो सुन्दर शेर्पाली बिन्दास रुगा दुई घनखोला रुकुमबाट धन्यवाद छ यो साथको लागि मुक्त अगाडि बढाउँदैछु एक्लो केटा म लेख्नुहुन्छ तिमी साथ छैनौ र त रुन मन लाग्छ तिमी साथ छैनौ र त रुन मन लाग्छ साँच्चै मेरी भैनौ र त रुन मन लाग्छ बुझ्दैन मन जति बुझाउन खोजे पनि बुझ्दैन मन जति बुझाउन खोजे पनि दिलको मान्छे हैनौ र त रुन मन लाग्छ दिलको मान्छे हैनौ र त रुन मन लाग्छ तिमी साथ छैनौ र त रुन मन लाग्छ आफ्नो मान्छे आफूसँग नहुँदाखेरि रुन मन लागेका भावहरू यो मुक्तकमा थियो धन्यवाद एक्लो केटोलाई यो साथको लागि जय जियम चिन्तन घरती मगर रोल्पा हल दुबईबाट अमूल परिवर्तन हुन्छ भन्दै बेरिन्छ सरकार अमूल परिवर्तन हुन्छ भन्दै बेरिन्छ सरकार कति हेरियो अझै कति हेरिन्छ सरकार सत्ता लुछा चुडीमाई व्यस्त छन् नेता भनाउँदाहरू सत्ता लुछा चुडीमाई व्यस्त छन् नेता भनाउँदाहरू कुर्सीकै लागि वर्षमा दुईचोटि फेरिन्छ सरकार कुर्सीकै लागि वर्षमा दुईचोटि फेरिन्छ सरकार कति हेरियो अझै कति हेरिन्छ सरकार यो सरकार बदलिरहेको धेरै हेरियो र अझै पनि हेरिँदैछ यस्तै कुराहरू जय जिएम चिन्तनलाई धन्यवाद यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट लेख्नुहुन्छ आऊ साइनो गाँसौँ प्रेम दिवसमा आऊ साइनो गाँसौँ प्रेम दिवसमा दिल खोलेर हाँसौँ प्रेम दिवसमा तिमीले मेरो अनि मैले तिम्रो सानो तिमीले मेरो अनि मैले तिम्रो सानो दिलमा तस्बिर टाँसौँ प्रेम दिवसमा दिलमा तस्बिर टाँसौँ प्रेम दिवसमा दिल खोलेर हाँसौँ प्रेम दिवसमा आऊ साइनो गाँसौँ प्रेम दिवसमा प्रेम दिवसमा माया अगाडि बढाउँ यस्तै बाप धन्यवाद तिलक निष्कर्षलाई श्रीकान्त कहिराज कृष्ण मन्दिर चुकबाट कसैको पनि सम्बन्ध फाटो नबनोस् कसैको पनि सम्बन्ध फाटो नबनोस् प्रेम दिवस विकृतिको बाटो नबनोस् मिलनै होस् सबै प्रेम गर्नेहरूको नै होस् सबै प्रेम गर्नेहरूको कोहीको आँखामा आँसुको टाटो नबनोस् कोहीको आँखामा आँसुको टाटो नबनोस् प्रेम दिवस विकृतिको बाटो नबनोस् कसैको पनि सम्बन्ध फाटो नबनोस् सबैको जिन्दगी मिलनैमा बितोस् यस्तै भाव श्रीकान्त कहिराजको यो मुक्तकमा थियो मित्र हामी कार्यक्रमको अन्त्यमा छौँ एउटा अन्तिम मुक्तक मात्र अगाडि सार्ने समय छ सन्दीप घिमिरे सौगात टाढीबाट लेख्नुहुन्छ आँसुको अक्षरले प्रेम पत्र लेख्दैछौ तिमी आँसुको अक्षरले प्रेम पत्र लेख्दैछौ तिमी नउत्रिने गरी डुबेमा त्यो देख्दैछौ तिमी आश्वासनको डुङ्गा माग्दै तर्न खोजे मैले आश्वासनको डुङ्गा माग्दै तर्न खोजे मैले तर त्यो डुङ्गाको बाटो छेक्दैछौ तिमी तर त्यो डुङ्गाको बाटो छेक्दैछौ तिमी नौत्रिने गरी डुबे म त्यो देख्दैछौ तिमी आँसुको अक्षरले प्रेमपत्र लेख्दैछौ तिमी माया जुन विश्वासको सम्बन्ध हो त्यही विश्वास उडेका भावहरू यो मुक्तकमा थियो सन्दीप घिमिरे सौगातलाई धन्यवाद छ यो साथको लागि मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको समय सकिसकेको छ यतिन्जेलसम्म जहाँ रहेर पनि जस्तो सुकै अवस्थामा रहेर पनि तपाईँले हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र कार्यक्रम मुक्तक मधुरिमालाई माया गरिरहनुहोला यति भन्दै यतिन्जेलसम्मको आत्मिक प्राविधिक साथको लागि मित्र रिजनलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायीबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना